नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ओजेलका खबरमा म प्रेम सुनारको तर्फबाट कार्यक्रम ओजेलका खबर ठिक यसै समयमा यस रेडियोसहित देश विदेशका दर्जनौ रेडियोहरू र अनलाइनहरूबाट प्रसारण हुने गर्दछ समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम ओजेलका खबरको आज हामी दुई सय पच्चिसौँ श्रृङ्खलामा छौँ त आज हामी प्रस्तुत गर्दैछौँ एसएलसी नतिजा विशेष श्रृङ्खला जसमा यसपालिको एसएलसीमा छात्र छात्र दुवैमा नेपाल प्रथम हुने दुवैजना गुल्मेलीसँग कुराकानी अनि गुल्मीका सामुदायिक विद्यालयमा रेकर्ड तोड्यो महेन्द्र माविले र नियमित स्तम्भ जीवनको गोरेटोमा एकै परिवारका चारजना दृष्टिबिन मध्ये दुई सन्तान एसएलसी परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण भएको सफलताको कथा सुनाउने छौ त अबको पौनी एक घन्टा हामीसँगै रहनुहोला श्रोता समय अभावका कारण आज हामी विज्ञापन र सहयोग सम्बन्ध सम्बन्धी खबर प्रसारण गर्न सकेनौ अर्को हप्ता प्रसारण गर्ने जानकारी गराउँदै अब सुनौ सामुदायिक विद्यालयको रेकर्ड तोड्न सफल महेन्द्र उच्च माध्यमिक विद्यालयका प्राचार्य लगायतसँग गरिएको टेलिफोन कुराकानी हेलो नमस्कार हजुर चाहिँ महेन्द्र उच्च माध्यमिक विद्यालय तमगासका प्राचार्य केशरबहादुर थापा बोल्नु भयो होइन त थापाजी तपाईँ लगायत त्यहाँका शिक्षक अभिभावक र व्यवस्थापन समितिले सर्वप्रथम हार्दिक बधाई दिन चाहन्छौँ जसले सामुदायिक विद्यालयले जिल्ला टप विद्यार्थी उत्तीर्ण गराउन सफल भयो धन्यवाद हजुर सबैलाई यो ऐतिहासिक सफलता हो होइन त तपाईँहरूको हाम्रो यो विद्यालय इतिहासमै हाम्रो यो रिजल्ट चाहिँ नै हाम्रा साथीहरू सबैले भन्नुहुन्छ यो पहिलो हो र यो ऐतिहासिक रेकर्ड हो आशिष घिमिरेले कति एकानब्बे पोइन्ट पचहत्तर प्रतिशत लिएका छन् होइन त अहिले आशिष घिमिरे रिजल्ट हजुर ऐतिहासिक यो हाम्रो विद्यालयको लागि सम्भवतः मुली जिल्लाका सामुदायिक विद्यालयको लागि पनि यो पहिलो हो पहिलो हो महेन्द्र उच्च माध्यमिक विद्यालय तमगास गुल्मीले निजी विद्यालयहरूसँग एकदमै प्रतिस्पर्धामा छ यो यति सफल हुनुमा यसको श्रेय कसलाई दिन चाहनुहुन्छ यो के हो भन्दाखेरि हामीले निजी विद्यालयहरूको तुलनामा सरकारी विद्यालयहरूले केही गर्न सक्दैनन् भनेर हामीलाई एउटा समाजबाट सधैँभरि एउटा अवहेलना जस्तो आवाज आइरहन्थ्यो अलिअलि भन्न त हामीले जताततिर आइरहन्थ्यो हजुर त्यसले गर्दाखेरि हामीले कस्तो गरे हुँदैन र भन्ने चाहिँ हामीमा एउटा भावना उत्पन्न भयो अनि यहाँको विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक सङ्घ शिक्षक स्टाफ अभिभावकहरू विद्यार्थीहरू सारलाको चाहिँ एउटा यो एउटा उत्साह चाहिँ हामीले जगायौँ पढ्नुपर्छ गर्नुपर्छ पढ पढाउनेले पढ्नुपर्छ पढ्नेले पढ्नुपर्छ अनि वातावरण दिनले वातावरण दिनुपर्छ भनेर हामीले चाहिँ यो विभिन्न भेलाहरू बैठकहरूमाथि आवाजहरू उठाउँदाखेरि हामी एकजुट हुन सक्यौँ अनि त्यसै अनुसार हाम्रा कार्यक्रमहरू अगाडि बढे अब त्यसले गर्दाखेरि हाम्रो यो सबैको विद्यालय भन्ने कुरा एउटाको कुनै पर्वले गर्ने अध्यक्षले गर्ने समितिले गर्ने त्यसो गर्नु हुँदैछ टिम स्ट्रिट हो कि टिम स्ट्रिटबाट हामी अगाडि बढ्यौँ भने हामीले चाहिँ गर्न सकिने रहेछ भन्ने कुरो यो उदाहरण हामीले अब देउसगुली जिल्लामा हामीले दिन सक्यौँ गत सालमा पनि हाम्रा सामुदायिक छात्र पनि प्रथम छात्रा पनि प्रथम हो हजुर विगत त्यसभन्दा अगाडि जाने छात्राहरू धेरै वर्षसम्म हामी प्रथम हुँदै हुँदै आएका थिए त अहिले पनि दुवै भए र ऐतिहासिक रेकर्डै छात्राहरूले कायम छात्र छात्र दुवैले कायम गरे अब एकानब्बे पोइन्ट कति सेभेन फाइभ लिएर आशिष घिमिरे अगाडि उत्रे भने अनि अर्को पूजा आर्याल अठासी point eight seven five percent लिएर रेकर्ड चाहिने मात गरिन् उनले हजुर र हाम्रा आठवटा सामुदायिक विद्यालय तर्फमा आठवटा चाहिँ डिसिसन आउनु अनि एकतिसवटा फर्स्ट अनि उन्नाइसजना चाहिने हाम्रा सेकेन्ड डिभिजनका हुन् र विद्यार्थीहरूको यो चाहिँ एउटा पर्छ भन्ने धारणा पनि विद्यार्थीहरूमा बसेको भएर हाम्रो यो चाहिँ रिजल्ट आएको हो किनभने लामो समयसम्म त्यहाँ भुवन प्रसाद श्रेष्ठ पनि विद्यालय व्यवस्थापन समितिको सदस्य के अरे अध्यक्ष रहनुभयो उहाँको पनि यसमा ठुलो दिन छ र तपाईँहरू सबैलाई धेरै धेरै बधाई दिँदै म तपाईँको जिल्ला टपर विद्यार्थी आशिष घिमिरेसँग कुराकानी गर्न चाहन्छु हजुरसँग चाहिँ छुट्टिन्छु है त हस् त हजुरजी धन्यवाद छ हेलो को आशिष घिमिरेजी बोल्नु भएको हो आशिष घिमिरे तपाईँलाई जिल्ला टप भएकोमा हार्दिक बधाई छ अनि तपाईँ जिल्ला टप हुला भनेर सोच्नु भएको थियो तपाईँको जन्म घर कहाँ र बसाइ अहिले कहाँ छ ए इस्मा स्थल भनेपछि महेन्द्र उच्च माध्यमिक विद्यालयका शिक्षक केएन घिमिरेका छोरा हो तपाईँ ए बुवा पनि शिक्षक हुनुभएको त्यही विद्यालयमा राम्रो नतिजा ल्याउनु भयो है त्यसो कारणले गर्दा यसको श्रेय कसलाई दिन चाहनुहुन्छ के भन्ने लक्ष्य लिनु भएको छ तपाईँ अहिले कुन क्याम्पसमा फर्म भर्न जानुभएको छ काठमाडौँ हुन्छ तपाईँ अहिले हिँड्दा हिँड्दै कुराकानी गरिरहनु भएको छ तपाईँ अझ सफल हुँदै होला जिल्ला टप भएकोमा फेरि पनि हार्दिक बधाई दिँदै पहिला छुट्टिन चाहन्छु है त हस् धन्यवाद अब म महेन्द्र उच्च माध्यमिक विद्यालय तमगास गुल्मीको यो सफलताको खबर पछि लगातार अर्को सफलता लिन सफल रेनबो बोर्डिङ स्कुल पलेटक्सर चारका प्रिन्सिपल परशुराम ग्यावालीसँग टेलिफोन सम्पर्कमा छु हेलो नमस्कार हजुर नमस्कार परशुरामजी मलाई गर्व लागेको छ गत वर्ष पनि तपाईँको विद्यार्थी सिद्धिनाथ ग्यावालीले जिल्ला टपर भएको मैले नै इन्टरभ्यू लिएको थिएँ तपाईँहरूसँग यसपालि पनि गर्न पाइयो म धेरै खुसी छु र तपाईँलाई बधाई दिन चाहन्छु हजुर धन्यवाद यो खुसीको समाचार तपाईँले गत साल पनि आम सञ्चार माध्यमद्वारा वा तपाईँको सञ्चार माध्यमद्वारा समाचार सम्प्रेषण गरिदिनु र संस्थालाई यो हाइटसम्म पुर्याउनको निम्ति तपाईँको अप्रत्यक्ष रूपमा योगदान भएको मैले ठानेको छु यसको निम्ति म तपाईँ र तपाईँको सञ्चार माध्यमलाई म धन्यवाद र कृतज्ञता ज्ञापन गर्न चाहन्छु अनि सुजाताका बारेमा भन्नुपर्दा सुजाता देवाली हाम्रो सुरुदेखिकै अलि मेगावी विद्यार्थी अन्तर्गतको छात्रा हुनुहुने र उनी अनुशासनको क्षेत्रमा पनि उत्तिकै एउटा अब्बल दर्जाकी छात्राको रूपमा उनलाई हामीले यो संस्थाले लिने गरेका छौँ र विगत वर्षहरूमा यस रेनबो सेकेन्डरी बोर्डिङ स्कुलले जसरी शैक्षिक क्षेत्रमा एकपछि अर्को सफलता प्राप्त गर्दै गएको छ यो तपाईँहरूको सञ्चार माध्यमबाटै आएको कुरा भएको हुनाले मैले यसलाई धेरै व्याख्या गर्न चाहिँ र अतिरिक्त क्रियाकलापमा पनि हामी विगतका वर्षमा अब गत वर्ष यहाँहरूलाई थाहा छ फुटबलको न्यू होराइजनले आयोजना आयोजना गरेको उसको तेइसौँ वार्षिक उत्सव समारोहमा अन्तर्स्तरीय हाजिर जवाब प्रतियोगिताको आयोजना गरेको थियो र रेनबो सेकेन्डरी बोर्डिङ स्कुलबाट हामीले त्यो प्रतियोगितामा हाजिर जवाब प्रतियोगितामा जिल्लामै प्रथम हुन सफल भएका थियौँ र त्यसमा सुजाता गेवाली र अमृत पन्त र ती बिहारी लगायतका तिनजना छात्र छात्राहरूले भाग लिएका थिए हामी जिल्लामा प्रथम भएर अञ्चलमा पनि हाम्रो सहभागिता रहेको थियो त्यसकारण शैक्षिक क्षेत्रमा मात्रै होइन अतिरिक्त क्रियाकलापका अरू राष्ट्रपति रणिमसिंह आयोजना गरिने अतिरिक्त क्रियाकलापमा पनि हाम्रो त्यत्तिकै सक्रियता सहभागिता छ गत वर्ष सिद्धिनाथ गेवालीले जिल्ला टपे होइन यसरी कर्मिक रूपमा तपाईँहरू चाहिँ हाइट बढाउँदै आउनु भएको छ वास्तवमा तपाईँहरूको भौतिक पूर्वाधार पनि त्यति भइसकेको अवस्था छैन त्यस विद्यालयका प्रत्येक शिक्षकको यसमा ठुलो देन छ अगाडि बढ्नु भएको छ जुन गतिमा त्यहाँका समुदायका त्यहाँका अभिभावकहरू त्यहाँका बुद्धिजीवी भलादमी सबै सबैलाई धेरै धेरै धन्यवाद दिँदै अब म तपाईँकी विद्यार्थी सुजाता ग्यावालीसँग टेलिफोन सम्पर्कमा रहेर थोरै कुराकानी गर्न चाहन्छु है त सर हेलो सुजाता बहिनी बोलेको हो सुजाता सर्वप्रथम तपाईँलाई बधाई छ अनि तपाईँको बलटक्सर बजार होइन त घर कति नम्बर वडा हो कति प्रतिशत लिएर पास हुनुभयो श्रोतालाई बताइदिनुहोस् न यस खुसीमा के भन्न चाहनुहुन्छ विद्यालय र तपाईँका शुभचिन्तकहरूलाई यसको लागि म सबै मेरा शिक्षक शिक्षकहरू मेरो घर परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँहरू औरात्र र नै आज यो रिजल्ट आउनसम्म भएको हो अनि उहाँहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु अहिले कति वर्ष कि हुनुभयो भविष्यमा के लक्ष्य बोक्नु भएको छ सोह्र वर्ष ए सोह्र वर्ष कि हुनुभयो हजुर हजुर के लक्ष्य लिनु भएको छ भविष्यमा हजुर डक्टर भन्ने किन सबैले डक्टर मात्रै बन्छु भन्नुहुन्छ किन डक्टर बन्ने अरू बने हुँदैन तपाईँलाई धेरै धेरै बधाई छ बहिनी अझ अगाडि बढ्दै जानु होला भविष्यमा डक्टर भएको कुरा हामीले सुन्न र प्रसारण गर्न पाइयोस् है त हस् धन्यवाद अब सुनौ यसपालिको एसएलसीमा नेपाल प्रथम हुने दुवैजना गुलमेलीहरूसँग गरिएको टेलिफोन कुराकानी हेलो नमस्कार नमस्कार दीक्षित पौडेलजी बोल्नु भयो होइन त सर्वप्रथम तपाईँलाई बधाई छ सिङ्गो गुलमेलीहरूको तर्फबाट जसले गुलमेलीहरूको शिर उचो पार्यो यसपालिको एसएलसी परीक्षामा नेपाल टप भएर यस अवसरमा तपाईँलाई हामीले धेरै खोज्यौँ कि तपाईँलाई हुन त राष्ट्रिय सञ्चार माध्यममा तपाईँ यति बेला छाइनु भएको छ तर गुलमेलीहरूको माझमा तपाईँ कमै छाइनु चिनिनु भएको छ किनभने गुल्मिलेहरूले यो गुल्मेली हो भनेर सायद कमैले चिनेका छन् त्यस कारणले गर्दा हाम्रो यो ओजेलका खबर कार्यक्रमबाट तपाईँलाई चिनाउन चाहन्छौँ र हार्दिक स्वागत अनि बधाई पनि दिन चाहन्छौँ पौड्यालजी धन्यवाद यसको श्रेय तपाईँ कसलाई दिनुहुन्छ यसको श्रेय मेरो सर्वप्रथम मेरो आमा बुबा दिदी अनि मेरा शिक्षक वर्ग त्यसपछि मेरो परिवारका सबै सदस्यहरू मामा माइजु सानी आमाहरू अनि त्यसपछि हजुरआमाहरू त्यसै गरी समस्त गुलमेली परिवारलाई यसको श्रेय दिन चाहन्छु अनि गुलमेली छोरो आज नेपाल टप हुनु गर्नु भएको छ के उद्देश्य छ आगामी दिनमा मेरो उद्देश्य अब त्यही डाक्टर बनेर त्यसपछि आफ्नै गुलमेली गाउँमा फर्केर सहयोग गर्ने सेवा गर्ने हजुर अवश्य पनि तपाईँले गुलमेलीहरूको सेवा गर्नै पर्छ अनि तपाईँको प्राथमिक तहको शिक्षा कहाँबाट सुरु भएको हजुर नर्सरी केजी बुटोलमा पढेर यहाँ वानदेखि चाहिँ काठमाडौँमा पढ्न थालेको कुन विद्यालय हो बुटोलको बुटोलको मुनार इङ्ग्लिस बोर्डिङ स्कुल ए त्यहाँबाट सुरु भयो यसको श्रेय त्यसलाई पनि जान्छ होला है तपाईँको अङ्कल हो ईश्वरी पौडेल जो तमगासको बस पार्क नजिकै एउटा शिवशक्ति पेट्रोल पम्प छ उहाँ तपाईँको काका होइन उहाँसँग पनि हाम्रो सम्पर्क भएको थियो उहाँ पनि धेरै खुसीले गदगद हुनु भएको छ हुन्छ दीक्षित अब म एकचोटि तपाईँको बुवासँग कुराकानी गर्न चाहन्छु कृष्ण प्रसाद पौडेलसँग हजुर यहाँलाई बधाई छ अनि छोराले अहिले नेपाल टप्नुभयो र गुल्मेलीहरूको शिर उचो पार्नुभयो यस अवसरमा के भन्न चाहनुहुन्छ सबभन्दा त मैले आफूलाई के भाग्यमानी खान्छु त भन्दाखेरि मेरो बुवाको सपना थियो है मेरो बुवाको इच्छा चाहिँ नातिले चाहिँ पुरा गरेँ म यसमा धेरै हर्षित तपाईँको बुवाको नाम के हो मेरो बुवाको नाम चाहिँ कालिदास पौडेल नेपालकै टप भएर उहाँको नातिले पुरा गरेकोमा म यसको श्रेय मेरो बुवालाई अनि तपाईँहरूको सुरुमा आर्थिक अवस्था कस्तो थियो सुरुमा हाम्रो आर्थिक अवस्था घरको आर्थिक अवस्था आमाले पनि मेरो पन्गासमा होटेल थियो होटेलमा आमाले साह्रै मेहनत गरेर खाजा बनाउनुहुन्थ्यो चिया पकाउनुहुन्थ्यो मैले पनि पढाइ सँगसँगै त्यो सर्भ गर्थेँ होटलमा बसेर चिया मैले ग्राहकहरूलाई दिने काम गर्थेँ है हजुर मैले पनि एसएलसी महेन्द्र हाई स्कुलबाट गरेको हुँ अनि आइएससी र बिएससी अस्ति क्याम्पस र एमएससी त्रिभुवन विश्वविद्यालयबाट र म अहिले त्रिभुवन विश्वविद्यालयको रसायन शास्त्र विषयकोमा सेमेस्ट्रीमा प्राध्यापक छु कलेजमा घरबाट उज्यालो निस्कँदाखेरि मलाई साह्रै हर्ष यो हर्ष तपाईँको मात्रै होइन सिङ्गो गुल्मी जिल्लावासीको हर्ष हो र यहाँलाई फेरि पनि बधाई दिँदै म अब तपाईँको श्रीमतीसँग कुराकानी गर्न चाहन्छु है त हस् धन्यवाद म गुल्मीवासीहरूलाई यस्तै शिखरमा प्रत्येक वर्ष हाम्रो गुल्मीबाट बच्चाहरू निस्किराखुन् यही नै मैले गुल्मीवासीलाई शुभकामना व्यक्त गर्छु अहिले छुट्टी है त हस् धन्यवाद हस् हजुर नमस्कार अनि हजुरलाई बधाई छ हजुर धन्यवाद हजुरको शुभ नाम चाहिँ के पर्यो हजुर मेरो मिना पौडेल मिना पौडेल तपाईँको पुर्ख्यौली घर त गुल्मीको तङ्गास हो तर माइती घर चाहिँ कहाँ पर्यो मेरो माइती उपल्लो तङ्गास कसकी छोरी हुनुहुन्छ तपाईँ म पन्थी देवीराम पन्थीको छोरी मेरो बुवा हुनुहुन्न अहिले त्यहाँ मेरो दाईहरू हुँदा बहिनी दिदी बहिनी सबै त्यहीँ हुनुहुन्छ मेरो देव देवरानीहरू त्यहीँ हुन्छ म पढेको जन्मेको हुर्केको सबै त्यहीँ हो बिहे भएको ए हजुर हजुर हजुर भए पनि अब बुटोल पनि यता तङ्गास गुल्मी काठमाडौँ आउने जाने गरिन्छ छोडेको कतै छैन बच्चा पढाइको सिलसिलामा अब यता छौँ अहिले त्यही हो अनि दीक्षित डाक्टर बन्छु भन्नुभएको छ होइन धेरै खुसी लाग्यो यो खुसियाली यो सफलता भनेको तपाईँहरूको मात्रै होइन हामी सिङ्गो गुल्मी जिल्लावासीको यस अवसरमा के भन्न चाहनुहुन्छ अब यसमा त अब त्यही हो सबै गुल्मी जिल्लावासी अब हाम्रो हाम्रो आफ्नो हामीलाई जसले चिन्छ आफ्नो मान्छे भन्छ हाम्रो नाल नाता रिलेटिभहरू होइन सबैलाई धन्यवाद छ हामी उहाँहरूप्रति पनि गौरवित छौँ अब आशीर्वाद छ उहाँहरूको आशीर्वाद हामीलाई लागिरहोस् देव पितृहरूको आशीर्वाद होइन आफ्नो मान्यजनहरूको आशीर्वाद लागिरहोस् बच्चाले अब राम्रो गएर सधैँ फर्स्ट हुन्थ्यो अहिलेसम्म कुनै कलासम्म सेकेन्ड भएको छैन होइन अहिलेसम्म उसको सेकेन्ड भएको रेकर्ड छैन नर्सरीदेखि नै अनि अब उसले अब डक्टर बन्छु भनेर छ हेरौँ अब उसको लक्ष्य एउटा चाहिँ छ प्लस उसले अलिकति साइन्टिस्टतिर पनि आफ्नो यहाँ घरमा कुरा गर्छ कि कहिले काहीँ हजुर हजुर मेरो त्यता पनि फिजिक्स पढेर अलिकति इन्ट्रेस्ट छ भन्छ अहिले चाहिँ कोलेस्ट्रोल भन्ने गर्ने गरिब गुरुवाको सेवा गर्ने गाउँघर फर्कने सबै आफन्तलाई सहयोग गर्ने पैसै मात्र ठुलो कुरा होइन कमाउने भन्दा पनि उसको सानैदेखि सेवाको भावना जहाँ यताउता गऱ्यो भने पनि कतै कार्यक्रममा बाहिर गयो भने उसले केही लेखेर देख्न पर्यो भने पनि सेवाको भावना हुन त त्यत्रो सोच्ने त भएको छैन सानै छ अझै होइन भए पनि अब उसको त्यो चाहिँ हामीले हामीले भन्ने भन्दा नि उसले त कहाँबाट लिन्छ कहाँबाट सिक्छ त हामीलाई पनि थाहा हुँदैन कि हजुर अनि दिनुहोस् न हजुरको छोरालाई फोन दीक्षितसँग बोल्न चाहन्छु हजुर हजुर हस् हजुर दीक्षित अहिले तपाईँले एसएलसी दिएको विद्यालय लगायतको सबै कुराहरू भनिदिनुहोस् न मैले एसएलसी परीक्षा दिएको विद्यालयको नाम भ्याली इङ्ग्लिस स्कुल हजुर मध्य बानेश्वर काठमाडौँमा उपस्थित छ अनि यहाँ चाहिँ यहाँको शैक्षिक वातावरण साह्रै मिलेको छ यहाँको शिक्षकहरू पनि सहयोगी भावना लिएको हुनुहुन्छ साथी भाइहरू पनि एकदम मिलनसार छन् अनि तिनीहरूको प्रेरणाले गर्दा म आज यो आफ्नो मन्जिलमा पुग्न सफल भएको भन्ने मलाई लाग्छ दीक्षित तपाईँ डाक्टर बनेरै गुलमेलीहरूको सेवा गर्न आउनुहोला हाम्रो शुभ शुभकामना छ तपाईँलाई बधाई छ सारा गुलमेलीहरूको तर्फबाट अझै सफल हुँदै जानुहोला अन्तर्राष्ट्रिय क्षेत्रमा पनि भोलि तपाईँले एउटा चमत्कार होला भन्ने शुभकामना दिँदै अहिलेलाई यो छोटो कुराकानी यहीँ बिट मार्न चाहन्छु है त हस् धन्यवाद हस्